नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा संघ चितवनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका लोकमान सिंह कार्कीलाई फिर्ता बोलाउन माग गरेको छ रायमाझी आयोगद्वारा दोषी ठहर गरेका व्यक्तिहरूलाई संवेदनशील संवैधानिक निकायमा नियुक्त गरिएको सिफारिस अपारदर्शी र रहस्यमय छ अध्यक्ष अरुणेश्वर खनालले निकालेको विज्ञप्तिमा भनिएको छ विज्ञप्तिमा कार्कीको सिफारिस अस्वीकार गर्न राष्ट्रपति समक्ष माग गरिएको छ संघका प्रवक्ता दीपक दवाडीले पनि विज्ञप्ति जारी गरी सरकारले कार्कीलाई फिर्ता नबोलाए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ विवादास्पद छविका व्यक्तिलाई अख्तियार अनुसन्धान जस्तो पदमा नियुक्त गरी सरकारले घृणित व्यवहार प्रस्तुत गरेको छ जारी विज्ञप्तिमा भनिएको छ यस्तै नेपाली कङ्ग्रेस क्षेत्रीय सभापतिहरूको सल्लाह विधि विधान र प्रक्रिया पुगेका क्षेत्रीय इकाइ समितिलाई आधिकारिकता प्रदान गरिएको छ क्षेत्र नम्बर एकमा सुदीप सिंह ओलीको नेतृत्व गरेको समिति क्षेत्र नम्बर दुईमा चन्द्र श्रेष्ठले नेतृत्व गरेको समिति क्षेत्र नम्बर तिनमा प्रशान्त अधिकारीले नेतृत्व गरेको समिति क्षेत्र नम्बर पाँचमा राजन दाहालले नेतृत्व गरेको समिति स्मृति कलेज टाँडीमा अनुप थापाले नेतृत्व गरेको समितिलाई आधिकारिकता प्रदान गरिएको हो यसै गरी नेभी सङ्घ स्कुल अफ हेल्थ साइन्सेस एकाइ समितिले न्यायविसौँ चितवनका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरेको छ कुखुरा पालनको लागि राजधानीको रूपमा चुनिएको चितवनमा अहिले बर्ड फ्लूको सन्तास छाएको छ अर्बौंको लगानी डुब्ने खतरामा चितवनका कुखुरा व्यवसायीहरू चिन्तित भएका छन् साठी हजार मजदुरहरूमा निराशा छाएको छ उपभोग गर्ने उपभोक्तामा त्रास चाहेको छ एक महिनाको अवधिमा बर्ड फ्लूका कारण चितवनमा साठी हजारभन्दा बढी कुखुरा मारिएका छन् तिन लाख बढी अन्डा नष्ट गरिएका छन् पन्ध्र टन बढी दाना नष्ट गरिएको छ पछिल्लो समय चैत्र महिनादेखि चितवनमा पटक पटक बर्ड फ्लू देखिएपछि व्यवसायी चिन्तित भएका हुन् यस अवधिमा देखिएको बर्ड फ्लूका कारण चितवनमा मात्र छ करोड रुपियाँ बराबरको क्षति भएको व्यवसायहरूले बताएका छन् बर्ड फ्लूका कारण चितवनमा थप क्षति हुने व्यवसायहरूले आकलन गरिरहेका छन् चैत्र एक्काइस गते चितवनको शरदपुरमा रहेको प्रताप थापाको खोरमा चार हजार कुखुरा नष्ट गरिएको थियो वैशाख छ गते भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा बर्ड फ्लू भेटिएपछि कुखुरा मारिएको थियो सोही दिन मङ्गलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि बर्ड फ्लू भेटिएको थियो दुवै खोरमा गरी एकै दिन पचास हजार माथि कुखुरा नष्ट गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा छ त्यसपछि लगत्तै बर्ड फ्लू लागेको प्रमाणित भएपछि भरतपुर नगरपालिका नम्बर नौको चित्रराज श्रेष्ठको खोरमा रहेको दुई हजार कुखुरा नष्ट गरिएको थियो त्यसै गरी मङ्गलपुर गाउँ विकास समिति वडा नम्बर पाँचका रामबाबु थपलियाको खोरमा रहेको तिन हजार कुखुरा नष्ट गरेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो विश्वमा नै सङ्कटापन्न सूचीमा रहेको गोई संरक्षणमा चुनौती भएको छ नेपालमा पछिल्लो समयमा बाघ र गैँडाभन्दा गोई सङ्कटमा पर्दै गएको छ संरक्षण कर्मीहरूमा अहिले भने सङ्कटापन्न अवस्थामा पुगेको गोही जोगाउन चिन्ता बढेको छ संरक्षित जनावरको रूपमा रहेको गोही उचित संरक्षण हुन नसके केही वर्षमा चितवनबाट लोप हुन सक्ने आशंका बढ्दै गएको नेकुञ्जले जनाएको छ चितवन राष्ट्रिय निकुञ्जमा विगत पन्ध्र वर्षको अध्ययनले पनि गोही लोप हुँदै गएको देखाएको छ पछिल्लो समयमा गैँडाको सङ्ख्यामा खासै उतार चढाव नदेखे पनि गोईको सङ्ख्या असामान्य तरिकाले घटेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा छ कोराकको सुरखण्डी राप्राबीमा गत शैक्षिक सत्रमा मात्रै तेह्रजना विद्यार्थीले बाल विवाह गरेका छन् विद्यालयकी प्र ज्ञानकुमारी बगटीका अनुसार एघार वर्षदेखि पन्ध्र वर्षसम्ममा ती विद्यार्थीले विवाह गरेका हुन् बिहे गर्नेमा कुनै नै कुनै कुनै केटाकेटी एउटै स्कुलको हुने र कुनै फरक फरक स्कुलको हुने उहाँको भनाइ छ बिहे गरेपछि ती बालबालिका स्कुल आउन छाडेको पनि उहाँले बताउनुभयो विद्यालयमा विद्यार्थी टिकाइराख्न बालविवाह पनि चुनौतीको विषय बनेको भन्दै प्र बोगटीले पहाडमा शैक्षिक कार्यक्रम लागू गर्न निकै गाह्रो भएको छ कतिपयले सानै उमेरमा माया प्रेममा परेर र कतिपयले अभिभावकको लहै लहैमा लागेर बिहे गर्ने गरेका छन् बाल बिहे गर्नेमा छात्रको तुलनामा छात्रा बढी छन् पश्चिम चितवनमा प्रस्तावित नगरपालिकाको नाम चितवन नगरपालिका राख्ने सहमति भएको छ नगरपालिका निर्माणका लागि पहल समिति बनाए पनि नाम के राख्ने भन्नेमा देखेको विवाद चित्रवन नगरपालिका बनाउने सर्वपक्षीय भेलाले यस्तो सहमति गरेको हो चितवनको पुरानो नाम चित्रवनलाई नै नगरपालिकाको नाम राख्ने सहमति भएको हो शारदानगरको हेल्थ पोस्टमा राजनैतिक दलका प्रतिनिधि नागरिक समाज स्थानीयवासीको भेलाले नामाकरण गरेको हो नगरपालिकाको नाम राख्ने कुरामा स्थानीय दलहरूले विवाद गरेका थिए सो भेलाले नामको विषयमा सहमति गरी जिल्ला विकास समितिलाई विवरण बुझाएको नगरपालिका निर्माण पहल समितिका सदस्य सदस्य सचिव विष्णु ढकालले जानकारी दिनुभयो छिमेकी राष्ट्र भारतबाट भित्रने माछा मानवीय स्वास्थ्यका लागि फाइदाजनक नभएको भन्दै चितवनका किसानहरू जिउँदो माछा फसल राख्ने अभियानमा लागेका छन् जिल्लाका मत्स्यपालक कृषकहरूले सातवटा जिउँदो माछा बिक्री केन्द्र खोलिसकेका छन् चितवनको भरतपुरमा चारवटा पूर्वी चितवनको टाँडीमा तीनवटा जिउँदो माछा पसल सञ्चालन गरिरहेका छन् भारतीय माछाले माछाको बजारमा पारेको नकारात्मक प्रभाव चिर्न किसानहरू आफैले यो अभियान सुरु गरेको नेपाल मत्स्य व्यवसाय सङ्घ चितवनका अध्यक्ष जोगेन्द्र महतोले बताउनु भएको छ त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक स्वास्थ्य सङ्कायमा देखिएका समस्या र त्यसको समाधानको विषयमा छलफल गर्न तिन दिने कार्यशाला गोष्ठी सोमबारदेखि सौराहामा सुरु भएको छ त्रिभुवन विश्वविद्यालय मानविकी सङ्कायले आयोजना गरेको सो कार्यक्रममा मानविकी तथा सामाजिक स्वास्थ्य सङ्कायमा देखा परेका समस्या र समाधानका विषयमा छलफल हुनेछ गोष्ठीको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हिराबहादुर महर्जनले उद्घाटन गर्नुभएको थियो सो अवसरमा उपकुलपति महर्जनले मानविकी तथा सामाजिक स्वास्थ्य सङ्घका अन्तर्गतका विषयहरूले समाज परिवर्तनको काम गर्ने भएकाले यसलाई जोगाइराख्नुपर्ने बताउनुभयो कोरा गाविसमा इन्सेक सहकर्मी संस्थाहरूको अनुगमन बैठक तथा यस क्षेत्रको मानवाधिकार अवस्थाबारे कोराक सुर्खण्डीमा आइ अन्तर्क्रिया कार्यक्रम भएको छ सो अवसरमा कोराकका स्थानीय बासिन्दाले आफ्नो गाउँठाउँको समस्या र मानव अधिकारको अवस्थाबारे बोलेका थिए त कोराकै अर्को समाचारमा माथिल्लो भेगमा पनि सरकारी मोबाइल सेवा पुगेको छ कोराक सार्किल्लामा बनेको नेपाल टेलिकमको टाढो प्रयोगमा आएपछि स्थानीय खुसी भएका छन् चौघरा सार्किल्ला ठकुरी भन्ज्याङ सुर्खण्डी रेकाप लगायतका ठाउँका बासिन्दाले गाउँमै सिम कार्ड बाँड्ने सुविधा भएपछि सिम लिएका छन् यसअघि त्यस ठाउँमा कहिलेकाहीँ एनसेलको टावरले काम गरे पनि नेपाल टेलिकमको सेवा शून्य थियो माडी क्षेत्रको पर्यटन विकासका लागि स्थानीयहरू जागरूक बन्न थालेका छन् प्राकृतिक सम्पदाले भरिपूर्ण चितवनको दक्षिण भेगमा रहेको गर्दी गाविसमा गोद्धक पर्यटन विकास समितिले पर्यटन विकासका लागि काम अघि बढाउने भएको हो समितिका अध्यक्ष छविलाल भट्टराईले समितिको विधान दर्ता कार्य तीव्र रूपमा अघि बढेको बताउनुभयो चुरे पहाड श्रृङ्खला र सोमेश्वर डाँडाको बीचमा रहेको माडी उपत्यकामा रहेको गोद्धग पाँच पाण्डव सोमेश्वर गढी परशुराम कुञ्ज जङ्गी दरबार वाल्मिकी आश्रम सीता सीतागुफा लगायत पर्यटकीय महत्त्व बोकेका थुप्रै क्षेत्रहरू प्रचार प्रसारको अभावमा त्यसै ओझेलमा परेका छन् विगत चार दिनदेखि बन्द रहेको चितवन लगायत तेत्तिस जिल्लाका सुनचाँदी पसलहरू आजदेखि खुल्ने भएका छन् चितवनबाट काठमाडौँ गएका सुन व्यवसायहरूको टोली र सुनचाँदी व्यवसाय महासंघबीच सोमबार भएको वार्तापछि यस्तो सहमति भएको हो व्यवसायहरूले केन्द्रीय महासङ्घलाई पन्ध्र दिनभित्र जिल्लाहरूमा सुनको आयात बढाउने गरेको माग महासङ्घले पूरा गर्ने सहमति गरेको छ यस्तै महासङ्घले सरकारलाई सोमबार नै ज्ञापन पत्र बुझाउँदै पन्ध्र दिनभित्र सहज ढङ्गबाट सुनको आपूर्ति व्यवस्था मिलाउन माग गरेको सुनचाँदी व्यवसाय सङ्घ चितवनका अध्यक्ष विपेन्द्र रामु दामुले जानकारी दिनुभयो सिलौटाले हानेर लोग्नेद्वारा हत्या गरिएकी पार्वती लम्सालका आफन्तले दोषीलाई कानुनी सजायको माग गरेका छन् घटनाका दोषी भनेका लोग्ने विश्वास पौडेललाई मानसिक सन्तुलन ठिक नभएको भनी नसाइदो हल्ला फिजाएको प्रति दुःख व्यक्त गर्दै पार्वतीका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी कारवाही गर्न प्रहरी र न्यायालय समक्ष माग गरेका छन् आफ्नै दिदीको पटक पटकको चरम यातनापछि सिलौटाले हानेर विवश तरिकाले हत्या गरिएको मृतकका भाइ प्रकाश लम्साले बताउनुभयो घटनालाई मोडी दोषी उम्काउन खोजेको आफन्तको आरोप छ विश्वास पौडेलले गत एक्काइस गते राति पाँच वर्षका छोरा आभूषणसँगै सुतिरहेको समयमा छोरालाई अझै अर्कै कोठामा लगी पार्वतीको एक्लै भएको अवस्थामा टाउकोमा सिलौटा प्रहार गरी हत्या गरेको मृतकका सानोबाबा सोमनाथ अधिकारीले बताउनुभयो अभियुक्त विश्वास पौडेल नवलप्रासी शिव मन्दिरमा युनाइटेड पोल्ट्री सञ्चालन गर्दै आएका छन् पौडेल